टाढा रहे पनि हाम्रो आफ्नो मान्छे हाम्रै छेउमा रहोस् हाम्रो आफ्नो मान्छे हाम्रै आँखाको गाडी हाँसिरहोस् यो चाहना हामी सबैलाई हुन्छ तर हाम्रो यो सबै चाहनाहरू पुरा हुँदैन बाध्यताहरू छन् समाजका पर्खालहरू छन् जिन्दगीका उतार चढावहरू छन् जसले गर्दा हामी आफ्नो मान्छेबाट टाढा धेरै टाढा जान बाध्य हुन्छौँ त्यसैले त एउटा माध्यम खोज्छ हाम्रो मुटुले एउटा माध्यम जसले हाम्रो मुटुका हरेक कुराहरूलाई हाम्रो मनका हरेक आभासहरूलाई आफ्नो मान्छेको मुटुसम्म पुर्याउन सकोस् जसले पुर्याउन सकोस् हाम्रो भावनाहरू आफ्नो मान्छेको मुटुसम्म हाम्रो मान्छेको मुटुसम्म तिनै तपाईँका भावनाहरूलाई तपाईँको आफ्नो मान्छेसम्म जोडिदिने तार हो कार्यक्रम मुठुदेखि मुठुसम्म मात्र कार्यक्रम मुठुदेखि मुठुसम्म नमस्ते अनि हार्दिक स्वागत छ तपाईँ सम्पूर्णलाई यो रात्रिकालीन प्रहरमा यो चिसो रातमा तपाईँ सम्झिरहनु भएको होला आफ्नो मान्छेलाई आफ्नो मुटुलाई अनि तपाईँ सोच्दै हुनुहुन्छ होला यदि मेरो आफ्नो मान्छे मसँगै भइदिएको भए सायद उनीसँगै हाँस्थे होला उनीसँगै माया प्रीतिका कुरा गर्थ्यो होला उनीसँगै जिन्दगी जिउने सपनाहरू देख्थ्यो होला तपाईँ सोच्दै हुनुहुन्छ आफ्नो आफ्नो मान्छेलाई आफ्नो मुटुको ढुकढुकीलाई र कुनै पनि माध्यम पाइरहनु भएको छैन भने कार्यक्रम मुटुदेखि मुटुसम्म आज पनि तपाईँको माझमा आइसकेको छ कार्यक्रम मुटुदेखि मुटुसम्मको साथमा आज पनि तपाईँका मनका कुराहरू तपाईँको आफ्नो मान्छेसम्म पुर्याउनका लागि उपस्थित छु म तपाईँकै मनभित्रको साथी चन्द्र आजभोलि चारैतिर चिसोको प्रभाव छ चिसोकै कारणले गर्दा तपाईँका बालबच्चा तपाईँका आफन्त तपाईँको आफ्नो मान्छे सायद बिरामी परिरहनु भएको होला म पनि रुगाले ग्रस्त छु तपाईँले आवाज सुन्दाखेरि नै थाहा पाइरहनु भएको होला चन्द्रको आवाज किन परिवर्तन भइरहेको छ तपाईँले बुझ्नुभएको छ रुगाले ग्रस्त छु अलिकता तातो पानी खाइरहेको छु साँच्चै नै नढाटिकन भन्नुभन्दाखेरि स्टुडियोमा बसेर पनि खाइरहेको छु त्यसले गर्दा पनि आवाज केही बसेको भान तपाईँले गरिरहनु भएको होला तातो पानी पनि नखाएको भए सायद तपाईँ माझ यसरी बोल्न पनि असमर्थ हुन्थ्यो होला म आज तपाईँको मुटुमा उम्लेका तपाईँको आफ्नो मान्छेप्रतिको भावनाहरू तपाईँ हामीलाई म्यासेज गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर एचआरएस एउटा खाली ठाउँ यस एच माफ गर्नुहोला यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मुटुको कुरा लेखेर चार चार दुई दुईमा तपाईँ हामीलाई म्यासेज गर्न सक्नुहुन्छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा एसएमएस गर्ने तरिका मोबाइलको म्यासेज बक्समा गएर एचआरएस आर त्यस पछाडि एक स्पेस यम यम र एक स्पेस छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मुटुको कुरा लेखेर चार चार दुई दिनमा म्यासेज गर्न सक्नुहुन्छ तपाईँको थुप्रै म्यासेजहरू छन् म म्यासेज लिन चाहन्छु यतिखेर म्यासेज गर्नुभएको छ दर्शन दादा मे सपना भैँसे छबाट मेरो सन्देश प्यारी सबिना बसन्ती सुनिता दिपा बबिता पूजा सरस्वती अल फ्रेन्डलाई मिस यु भन्छु एन्ड हजुरलाई पनि मिस यु भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को पनि एसएमएस गर्नुभएको छ सपनाजीको पढेँ मैले अर्को एसएमएस गर्नुभएको छ लासो दाजु मे म त भैँसे छबाट मेरो मायालुलाई मि मता लेख्नु भएको छ ममता लेख्नु हो कि भैँसी छबाट मेरो माइलोलाई miss you and love you भनिदिनु है दादा एन्ड सबिनालाई मिठो माया भन्छु हजुरलाई पनि मिस यु ओके बाई दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि साथै तपाईँको पुरा नाम अलिकति छुटेको हो कि जस्तो लाग्यो तपाईँले एमएटिए मता मात्र लेख्नु भएको छ मैले केही गलत उच्चारण गरेको भएँ माफ गरिदिनु होला अर्को एसएमएस गर्नु भएको छ हेलो दादा मि सपना भैँसी छबाट मेरो मनको माइलोलाई मिठो सम्झना बी हजुरको यादले धेरै सतायो लभ यु लभ यु बी लभ ओके भाइ भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि तपाईँको बिलले पनि यतिखेर सायद रेडियो सर्भर सुन्दै हुनुहुन्छ W W W dot radio server dot com dot NP र रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेघार्च कुनै एक माध्यमबाट अर्को एसएमएस गर्नुभएको छ आहा अर्को एसएमएस लेख्नु भएको छ सुपारी जस्तो आँखा तिम्रो स्याउ स्याउ जस्तो गाला सुपारी जस्तो आँखा तिम्रो स्याउ जस्तो गाला धेरैसँग लभ नगर बेजेत तिम्रो आहा बेजत तिम्रो जागा भन्नुभएको छ इज्जत तिम्रो जाला लेख्नु भएको होला सायद किस्यु बी ओके भाइ भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि नाम लेख्नु भएको छैन सुपारी जस्तो आँखा स्याउ जस्तो गाला थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ दादा माया भैँसेछबाट मुठु नै किन पोल्छ होला कसैलाई मन पराएपछि रहर नै किन जाग्छ होला प्रीतिमा प्रीतमै हराएपछि दादा उही मलाई माया गर्ने भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि सायद पुरा एसएमएस आएन मायाजी यति मात्र आयो मैले पढ्दाखेरि के भन्ने हो <laughs> कसरी पढेँ पढेँ माफ गर्न होला है मैले अलि राम्रोसँग पढिनँ भने थाहा छ तपाईँले माफ गरिदिनुहुन्छ पनि भन्न मन लाग्छ अर्को एसएमएस गर्नुभएको छ दादा खाना खानुभयो त भन्नुभएको छ खाना खाएँ म ठुलो थलीबाट लक्ष्मण गोले अनि मेरो अल फ्रेन्ड एन्ड बीलाई मिस यु भनिदिनु है दादा भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि बिजी रेडियो सर्भर सुन्दै हुनुहुन्छ भने तपाईँलाई ठुलो थलीबाट लक्ष्मणजीले धेरै सम्झनु भएको छ है त थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि मेरो बहिनी कल्पनाले पनि एसएमएस गर्नुभएको छ उहाँको एसएमएस मैले पढ्न पाएको छैन एकछिनमा पढ्छु एकैछिनमा पढ्छु बहिनीले सुनिरहनु भएको होला सायद अर्को एसएमएस गर्नुभएको छ नमस्ते दादा मिस सबिना भैँसे छबाट मेरो एसएमएस राज अनु सपना माया सबैलाई मिस यु एन्ड नवीन नवीनलाई मिठो सम्झना भन्नुभएको छ भन्दै छुट्टिन्छु हजुरलाई पनि मिसिङ यु अलर्ट भन्नुभएको छ थ्याङ्क यू सो मच मलाई पनि सम्झनु भएकोमा सबिनाजी अर्को एसएमएस गर्नुभएको छ मि सबिना छबाट मेरो मुटुभरि तिमी छौ आँखाले तिमीलाई खोजिरहन्छ मेरो मुटुभरि तिमी छौ आँखाले तिमीलाई खोजिरहन्छ विकास याद सम्झनाभरि तिमी छौ अङ्गालोले तिमीलाई खोजिरहन्छ भन्नुभएको छ थ्याङ्क सो मच विकासजी टाढा हुनुहुन्छ थाहा छ मलाई सबिनाजी जसरी तपाईँ तडपिनुहुन्छ उहाँको यादमा उहाँ पनि सायद तपाईँको यादमा तडपिरहनु भएको छ तपाईँलाई सदैव सम्झिरहनु भएको छ तपाईँहरूको माया सदैव यस्तै होस् कहिले नटुटोस् यही कामना गर्छु थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हेलो दादा मि विनोद भैँसे छबाट नाउ केटिएम मेरो भाउजू सबिनालाई मिठो माया एन्ड सम्झना सुनाइदिनु होला दाजु म पनि घलान हो दादा मिस यु दाजु भन्नुभएको छ थ्याङ्क सो मच दाजुभाइ पढ्नुभएछ सदैव हामीलाई होला खुसी लाग्यो तपाईँको एसएमएस पढ्न पाएँ अर्को एसएमएस गर्नुभएको छ हाई दादा आरामै हुनुहुन्छ मे हेटौँडा छब्बिस लालझाडीबाट रूपेश तामाङ एन्ड दादा आज म मेरो मुठुको धड्कन आर कालीलाई miss you and love you so much भन्न चाहन्छु भन्नुभएको छ तपाईँको आरले पनि कार्यक्रम सुनिरहनु भएको होला तपाईँको सन्देश उहाँसम्म पुगिसकेको छ अर्को एसएमएस गर्नुभएको छ हाई दादा आई एम मिनाक्षी तामाङ दादा टिनेजको लभ किन केही छिन मात्र हुन्छ बट मेरो लभ लङ टाइमलाई हो so that love you so much my heart man a missing भन्नुभएको छ एजीलाई थ्याङ्क सो मच टिनेजको लभ छिडिक मात्र पनि हुँदैन जति बेला मैले पनि कसैलाई माया गरेँ त्यतिखेर म पनि टिनेज नै थिएँ तपाईँलाई मेरा भावनाहरू सुनाउन मन लाग्छ मेरा अनुभवहरू पनि सेयर गर्न मन लाग्छ तर पनि हो लङ लास्टिङ भएन दुवैतर्फबाट तर म सदैव उसको सम्मानमा थिएँ उनको सम्मानमा थिएँ उनलाई नै अहिले पनि सम्मान गर्छु मेरो आफ्नो मान्छे अहिले मेरो जिन्दगीमा हुनुहुन्छ तर उहाँभन्दा अगाडि कोही हुनुहुन्थ्यो जसलाई म धेरै माया गर्थेँ यो कुरा मेरो आफ्नो मान्छेलाई पनि थाहा छ त्यसैले पनि हो टिनेजरको लभ लङ लास्टिङ हुँदैन सबैको प्रायः जसो तपाईँले महसुस गर्नुभएको होला लङ लास्टिङ हुँदैन तपाईँले जिन्दगीलाई बिहे गर्नु नै लभलाई लभलाई सक्सेस बनाउने उपायको रूपमा बिहेलाई रोज्नु भएको छ भने बिहे पश्चात पनि तपाईँको जिन्दगी राम्रो चाहिँ हुँदैन त्यसैले बुझेर माया गर्नुहोस् टिनेजै भए पनि माया साँचो छ दुवैजनाले उत्तिकै महसुस गर्नुहुन्छ दुवैजना उत्तिकै रेस्पोन्सिबल हुनुहुन्छ भने टिनेजको लभ पनि लङ लास्टिङ हुन्छ यो तपाईँलाई मेरो तर्फबाट ग्यारेन्टी हो तर तपाईँ एकजना म्याच्योर हुनुहुन्छ एकजना इम्याच्योर हुनुहुन्छ भने सम्झनुहोस् तपाईँको माया अगाडि जान सक्दैन मायामा एकजनाको मात्र सानो गल्तीले पनि ठुलो परिणाम निम्ताउँछ यो तपाईँलाई मैले भनिरहनु नपर्ला तपाईँले धेरै देखिरहनु भएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि मिनाक्षीजी एसएमएस गर्नुभएको छ अरू थुप्रै एसएमएसहरू छन् कार्यक्रम सुरु हुनुभन्दा अगाडिदेखि नै एसएमएस आइरहेका थिए अहिले नै मसँग एसएमएस पचासवटा छ बाँकी अझै तपाईँका एसएमएसहरू पढ्छु तपाईँको कमेन्ट लिन पाएको छैन विदेशमा हुनुहुने साथीले कमेन्ट पनि खोजिरहनु भएको होला म तपाईँको लागि एउटा सुमधुर साङ्गीतिक आवाज बजाउँछु त्यस पछाडि तपाईँका एसएमएस र कमेन्टहरू लिएर पुनः आउनेछु रेडियो सर्भर सुन्दै गर्नुहोला कत्रा कतरा मै गिरौँ यो निकै नै सुन्दर साङ्गीतिक आवाज तपाईँको लागि राखेँ र अब भने मैले पोस्ट पनि गरिसकेको छु तपाईँ कमेन्ट गर्न सक्नुहुन्छ W W W dot radio server dot com dot एनपीबाट तपाईँ सुनिरहनु भएको छ तपाईँले फेसबुक पेज हाम्रो अफिसियल फेसबुक पेज छ W W W dot Facebook dot com slash radio server पेजमा गएर हाम्रो पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ तपाईँका कमेन्टहरूलाई हामी कार्यक्रममा स्थान दिनेछौँ तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्च र W W W dot radio server dot com dot एनपीबाट संसारैभर कार्यक्रम मुठोदेखि मुठुसम्म अनि साथमा छु म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्ममा सदा झैँ आज पनि म तपाईँका एसएमएसहरू लिइरहेको छु थुप्रै साथीहरूको एसएमएसहरू छ मैले पढिरहेको छु कहाँ पुग्यो भनेर <laughs> एकचोटि सर्च पनि गरिरहेको छु तपाईँका थुप्रै एसएमएसहरू छन् मेरो बहिनी कुसुमले पनि कल्पना कुसुमजीले पनि एसएमएस गर्नुभएको थियो म एकैछिन उहाँको पनि एसएमएस लिँदैछु उहाँको एसएमएस पनि म <laughs> सर्च गर्दैछु कता पुग्यो भनेर धेरै साथीहरूले एसएमएस गर्नुभएको छ धेरै साथीहरूले एसएमएस गर्नुभएको छ रूपेश तामाङजीको पढेँ मैले मिनाक्षीजीको पढिसकेको थिएँ र अब भने म कल्पना कुसुमको एसएमएस पढ्न चाहन्छु उहाँले लेख्नु भएको छ कोही भन्छन् खुल्ला आकाश भोजीवन कोही भन्छन् खुल्ला आकाश भोजीवन कोही भन्छन् वा क्या झक्कास भोजीवन कोही भन्छन् खुल्ला आकाश भोजीवन कोही भन्छन् वा क्या झक्कास भो जुन दिनदेखि मायाको बन्धनमा बाँधिए जुन दिनदेखि मायाको बन्धनमा बाँधिए त्यही दिनदेखि आफ्नो त कारावास भयो जीवन त्यही दिनदेखि आफ्नो त कारावास भयो जीवन भन्नुभएको छ धेरै राम्रो मुक्तक लेख्नु भएको छ उहाँले बहिनी कल्पना कुसुमले उहाँले लेख्नुहुन्छ अगाडि दर्शन दादा आफूलाई यति बिसन्चो हुँदा पनि हाम्रो लागि यो चिसो रातमा एक्लै रेडियोमा हुनुहुन्छ म बस यति भन्छु दादा God bless you and miss you so much तपाईँकै आत्मस्पर्शी शेष कल्पना कुसुम र मेरो मनको ह्यान्डसम प्रिन्सलाई पनि miss you and love you all time भन्न चाहन्छु ओके दादा गुड नाइट भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि बहिनी र सदैव सम्झिरहेको छु मैले अझ राम्रोसँग मुक्तक पढ्न सकिनँ मोबाइलमा थियो तपाईँले भोलिदेखि जानकारी पनि गराउँ मुठुदेखि मुटुसम्म सुनिरहनु भएको छ भने साथीहरू भोलिदेखि अनुराग भन्ने एउटा कार्यक्रम आउँदैछ साहित्यिक कार्यक्रम हो म र मेरो जीवनसङ्गिनी सबैको साथमा तपाईँले सुन्न सक्नुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगाहर्स र W W W dot radio server dot com dot एनपीबाट संसारभर त्यसै गरी तपाईँले मेरा जुनसुकै कार्यक्रमहरू रेडियो सर्भरका अन्य कार्यक्रमहरू र विविध भिडियोहरूलाई युट्युबमा पनि हेर्न सक्नुहुन्छ एसएबिआई एसएयुजिएटी सबि सौगात भन्ने च्यानल छ तपाईँले सर्च गर्न सक्नुहुन्छ अथवा मुटुदेखि मुटुसम्म बितेका पलहरू अनुराग जेसुकै नाम दिएर सर्च गर्नुभयो भने हाम्रो कार्यक्रमहरू तपाईँले युट्युबमा सुन्न र डाउनलोड पनि गर्न सक्नुहुनेछ र भोलि कार्यक्रम अनुरागमा विशेषतः हामी तपाईँका भोलि पहिलो एपिसोड भएको कारणले गर्दा विशेष गरी हाम्रो मुक्तक र गजल हाम्रै रचनाको गजलहरू राख्नेछौँ र एउटा मुक्तकीय सवाल पनि सोध्नेछौँ तपाईँ कवि कलम लिएर भोलि तम तयार भएर बस्नुहोला मुक्तकीय सवालको जवाफ हामी अर्को हप्ता तपाईँको नाम र ठेगानासहित प्रसारण गर्नेछौँ र तपाईँ पनि मुक्तकीय सवाल गजल तपाईँका गजल र मुक्तकहरू पठाउन सक्नुहुन्छ कार्यक्रममा यो जानकारी पनि मैले तपाईँलाई राखेँ र अब तपाईँका बाँकी एसएमएसहरू पढ्दैछु म यतिखेर आहा मिनाक्षीजीको पढेको थिएँ मैले र कल्पनाजीको पनि पढेँ यतिखेर अर्को एसएमएस छ मुस्कान शर्मिलाजीले लेख्नु भएको छ याद आउँछ तिम्रो मलाई गुलाबको फुल सरे याद आउँछ तिम्रो मलाई गुलाबको फुल सरे झझल्को आउँछ तिम्रो मलाई सम्झिरहन्छु सधैँभरि भन्नुभएको छ योभन्दा पछाडि पनि केही लेख्नु भएको थियो कि यति मात्रै आयो शर्मिलाजी थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हाई दाजु नमस्ते इट्स मी कान्छुको कान्छु युनिसा गगनपानी नाउ लेवट दाजु मकवानपुरमा हुने माई स्विट हार्ट मनिषलाई आई लभ यु एन्ड धेरै धेरै माया भनिदिनु होला भन्नुभएको छ मनिषजी कार्यक्रम सुनिरहनु भएको छ भने तपाईँलाई तपाईँकी कान्छु युनिसाजीले लभ यु सो मच भन्नुभएको छ तपाईँले सुनिरहनु भएको छ भने उहाँलाई प्लिज म्यासेज गरिदिनु होला मेरो आग्रह थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ दर्शन दादा मिस अविना भैँसी छबाट मेरो शिशहरू बबिता पूजा थिङ त्यसै गरी युनिसा विपना मिना रविना भाइ अवि एलेक्स मनोज सबैलाई मिस यु भन्छु ओके भाइ भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हेलो दादा खाना खानुभयो त भन्नुभएको छ बाँकी छैन अब चाहिँ <laughs> खाइसकेको छु झन्डै बाँकी छ भनिदिएँ है पदमपोखरीबाट म निरु तितुङ मेरो अल फ्यामिली फ्रेन्डलाई मिस यु एन्ड हजुरलाई गुड नाइट भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क सो मच निरुजी तपाईँको यो एसएमएसको लागि माया गरिरहनु भएको छ तपाईँका एसएमएसहरू पनि केही साता अघिदेखि पाइरहेको छु सदैव हामीलाई यत्तिकै माया गर्नुहोला थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हेलो दादा खाना खानुभयो त भन्नुभएको छ खाइसकेको छु उहाँले दोहोऱ्याएर पठाउनु भएको रहेछ दोहोऱ्याएर भन्दा पनि पठाउनु भएको त एकैचोटि होला तर कहिलेकाहीँ डबल एसएमएस आउँछ थ्याङ्क सो मच एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हेलो दादा गुड इभिनिङ एन्ड खाना खानुभयो त भन्नुभएको छ खाइसकेको छु it's me Phulmaya Dimdung from Bhainse छ किसेडी दादा आज मेरो सन्देश भन्नुपर्दा माई अल फ्रेन्डहरूलाई भन्नुभएको छ त्यस पछाडि उहाँको एसएमएस प्राप्त भएको छैन फुलमायाजी सायद सबै साथीहरूलाई सम्झनु भएको होला तपाईँलाई पनि तपाईँको साथीहरूले सम्झिरहनु भएको छ होला तपाईँको पुरा एसएमएस पढ्न पाइनँ त्यसको लागि सरी भन्न चाहन्छु थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि र सदैव यसरी नै हामीलाई माया गरिरहनु माया गरिरहनुहोला तपाईँलाई धेरै धेरै धन्यवाद छ अर्को एसएमएस गर्नुभएको छ हाई दादा इट्स मी डोलमा लेख्नु भएको छ यति मात्र लेख्नु भएको छ थ्याङ्क यू सो मच डोल्माजी तपाईँको म्यासेजको लागि अर्को म्यासेज गर्नुभएको छ हाई दादा हाउ आर यु मेरो एसएमएस भन्नुपर्दा माई बेस्ट फ्रेन्ड एलेक्सलाई धेरै भन्नुभएको छ धेरै सम्झना होला सायद यति मात्र आयो थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ यो चिसो मौसममा न्यानो माया छ है दाजु सन्चै हुनुहुन्छ मि मनिष लामा सन्देश प्यारिसिस एन्ड इस्माइल कान्छु युनिसालाई miss you and love you हजुरलाई पनि है ओके दाजु बाई बाई भन्नुभएको छ थ्याङ्क यू सो मच मनिषजी अघि भर्खरै युनिसाजीले पनि एसएमएस गर्नुभएको थियो तपाईँको एसएमएस उहाँसम्म पुगिसकेको छ अर्को एसएमएस गर्नुभएको छ अभिवादन दादा हजुरको लागि मिठो सम्झना साथै शीघ्र स्वास्थ्य लाभको कामना र मेरो स्पर्शलाई मिठो माया र सम्झना मि पुरानो सदरमुकामबाट सिस भन्नुभएको छ थ्याङ्क सो मच सिस्टर तपाईँको यो मायाको लागि तपाईँको सन्देश उहाँसम्म पुगिसकेको छ सुनिरहनु भएको होला एकैछिनमा उहाँको एसएमएस पनि आउँछ अर्को एसएमएस गर्नुभएको छ ह्याफुल्ला चन्द्र दाजु भन्नुभएको छ अह उहाँले अगाडि लेख्नु भएको छ उहाँले अगाडि लेख्नु भएको छ मेरो मनको मान्छे विकासलाई मिठो माया एन्ड लभ यु कान्छु ओके भाइ दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा तपाईँलाई सन्चो रहेनछ गेट विल सुन हाई दादा मे सविता तामाङ फ्रम आपधाप दादा उही कान्छो तामाङ आशिषजीसँग कल एसएमएस नभए पनि यो चिसो मौसममा लेख्नु भएको छ यति मात्रै आयो न्यानो माया होला सायद मलाई सम्झनु भएको छ थ्याङ्क सो मच र सविताजी आशिषजीले सुनिरहनु भएको होला कल एसएमएस भएको छैन रहेछ छिट्टै तपाईँको सम्पर्क जोडियोस् यही कामना गर्न चाहन्छु थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ लेख्नुहुन्छ तिमीलाई भेट्नको लागि भगवान्सँग भाकिएको छु बिर्सिदिन तिमीलाई मनमुटुमा राखेको छु बी मे सपना राखेको छु बी भन्नुभएको छ बी सपना भैँसेबाट ओके बाई दादा भन्नुभएको छ सपनाजीले थ्याङ्क यू सो मच सपनाजी तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ मुस्कान शर्मिलाजीले जति दुःख भए पनि बाँच्न सिकेको छु रोएर के गर्नु मरेर के गर्नु तर रम्न सिकेको छु जति पीडा भए पनि हाँस्न सिकेको छु भन्नुभएको छ एकदम सही कुरा हो शर्मिलाजी तपाईँका यस्तै सन्देशहरू पाउँदा मलाई एकदमै खुसी लाग्छ हाँस्नुहोस् जिउनुहोस् जिन्दगीमा पीडा त छँदैछ किन रोएर बाँच्नु कोहीले कोही मान्छे हामीबाट टाढा हुन्छ तर पनि हामीले हाँस्न सक्नुपर्छ हो पीडा हुन्छ तडपिन मन लाग्छ तर पनि जति पीडा भए पनि हामी हाँसेर जिउनुपर्छ मलाई चाहिँ यस्तो लाग्छ तपाईँलाई के लाग्छ कुनै थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ छोटो छ जिन्दगी लामो छ सम्झना हाम्रो माया प्रेम नछुटोस् भने भगवान्सँग गर्दैछु कामना दादा मे सपना भैँसे छबाट भन्नुभएको छ थ्याङ्क यू सो मच सपनाजी तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ दिन अधुरो रात बिना रात अधुरो जुनको साथ बिना जुन अधुरो तारा बिना तारामा अधुरो तिम्रो सहारा बिना मिस्यो फुच्चे भन्छु हाई दाजु म यस ए लेख्नु भएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा हाउ आर यु ठिकै छु <laughs> रुगा कि लागेको छ है तपाईँले थाहा पाइसक्नु भएको छ मि भैँसे साथबाट सुजिता थिङ मेरो मुटुको माइलोलाई love you and miss you भन्छु ओके गुड नाइट दादा भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको आफ्नो मान्छेले पनि सुनिरहनु भएको होला अर्को एसएमएस गर्नुभएको छ my name is Supriya Dulal भाषा भैँसीबाट भाषा लेख्नु भएको छ उहाँले खासमा चाहिँ बिएचए एसएचए मेरो साथीलाई साथी अललाई मिस यु र यसलाई धेरै धेरै मिस यु अनि तपाईँलाई पनि मिस यु दादा गुड नाइट भन्नुभएको छ थ्याङ्क सो मच मलाई पनि सम्झनु भएकोमा सुप्रियाजी सदैव हामीलाई माया गर्नुहोला आज पहिलो एसएमएस हो कि जस्तो पनि लाग्यो अर्को एसएमएस गर्नुभएको छ मुस्कान शर्मिलाजीले तिमीलाई दुख्यो भने त मलाई पनि दुख्छ सानो तिमी तिम्रो चोखो माया र साथमा दुःख भए पनि पुग्छ सानो तिम्रो आँसु झर्दाखेरि मैले भन्नुभएको छ यति मात्र आँछ शर्मिलाजी थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि शर्मिलाजीले नै अगाडि लेख्नुहुन्छ जति दुःख भए पनि बाँच्न सिकेको छु धोकामा रोएर मरेर के गर्नु तर रम्न सिकेको छु जति पीडा भए पनि हाँस्न सिकेको छु भन्नुभएको छ थ्याङ्क यू सो मच अर्को एसएमएस गर्नुभएको छ हेलो दादा how are you I am I am Sajun लेख्नु भएको छ सजुन लामा कमाने साथबाट मैले नाम गलत उच्चारण गरेको भए सरी एसएजेयुएन सजुन लेख्नु भएको छ सजुन लामा कमाने साथबाट किन पागल हुन्छ टीको यादमा अह किन पागल हुन्छु टीको यादमा डुबै डुब्दैछु समुद्रमा त जान समुद्रमा त जान सक्दिनँ होला उहाँले टाढा जान सक्दिनँ होला लेख्या कि है दादा ओके गुड नाइट भन्नुभएको छ थ्याङ्क सो मच कसले पठाउनु भयो नाम चाहिँ छुटे जस्तो लाग्यो थ्याङ्क यू सो मच अर्को एसएमएस गर्नुभएको छ हाई दादा आइएम सावित्री किडी किडिए लेख्नु भएको छ खड्का होला सायद आइएम सावित्री खड्का फ्रम पिप्ले पास दादा हजुरले भन्नुभएको थियो सो मेरो मायालाई उहाँले अप्नाउनु भएको छ so thank you so much दा एन्ड यसलाई love you and good night भन्नुभएको छ थ्याङ्क सो मच सावित्रीजी तपाईँको एसएमएसको लागि खुसी लाग्यो तपाईँको मायाले तपाईँलाई सम्झिरहनु भएको रहेछ अर्को एसएमएस गर्नुभएको छ सुपारेटारबाट सुपारेटार समीर रेग्मी सर्वप्रथम नमस्ते मेरो सामुलाई सामुलाई यम मु यम यम लेख्नु भएको छ भरे माया छ भन्नुभएको छ यति मात्र आयो सरी समीरजी मैले जिगज्याग गरेर पढेँ कि जस्तो पनि लाग्यो तपाईँले सुपारेटार समीर रेग्मी सर्वप्रथम नमस्ते मेरो सामुलाई यम यम भन्नुभएको छ मुटुदेखि मुटुसम्म भरे माया छ भन्नुभएको छ मुटुभरि लेख्नुभयो होला सायद मुटुभरि माया छ लेख्नुभयो होला थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि समुजीले पनि सुनिरहनु भएको होला है त अर्को एसएमएस गर्नुभएको छ हाई दादा इट्स मी डोल्मा भन्नुभएको छ डोल्माजी यति पनि यति आयो अघि पनि यति आएको थियो थ्याङ्क यू सो मच डोल्माजी तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ मुटुभित्र मलाई राखे अन्तै नात जोड्यो भने पाप लाग्ला फुच्चे तिमीलाई मलाई छोडि गयो भने हेलो दाई इट्स मे चन्द्रबल भैँसे छबाट चन्द्रजी भन्नुभएको छ अरू पनि कुरा लेख्नु भएको थियो होला मिजी यति मात्रै आयो के गर्ने होला है <laughs> माफ गरिदिनु होला तपाईँको एसएमएस यति मात्रै आयो अर्को एसएमएस गर्नुभएको छ हाई दादा it's me Asmita Lama from Chhatiwan मेरो सन्देश अल फ्रेन्डलाई मिस यु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हाई दादा मे भैँसे सातबाट चाँदनी तामाङ मेरो मुटुको माया रवि तामाङलाई I love you and miss you भन्छु अल फ्रेन्ड्सलाई पनि मिस यु एन्ड दादा हजुरलाई पनि भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा इट्स मी डोल्मा भन्नुभएको छ डोल्माजीको यति मात्र आयो डोल्माजी सरी है तिनचोटि एसएमएस तर डोल्मासम्म मात्रै थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि र तपाईँका एसएमएसहरू आउने क्रम जारी छन् तपाईँका कमेन्टहरू पनि आएका छन् म एकैछिनमा कमेन्टहरू लिएर आउँछु अहिलेको लागि पनि एउटा सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि हो गया है प्यार तुमसे तुम से एक बार फिर से बोलो अब क्या करें बोलो क्या करें हो गया है प्यार तुमसे यो निकै नै सुन्दर साङ्गीतिक आवाज तपाईँको लागि राखेँ मैले कार्यक्रम मुटुदेखि मुटुसम्म हुनुहुन्छ तपाईँ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगाहर्स र W W W dot radio server dot com dot एनपीबाट संसारभर सुनिरहनु भएको छ तपाईँको कमेन्टहरू पेज रिफ्रेस नभएको कारणले गर्दा मैले लिन सकिनँ माफ गर्नुहोला तपाईँका एसएमएसहरू चाहिँ मैले सकेसम्म सबै पढिसकेको छु साठीवटा साठी एकसट्ठी बैसठीवटा एसएमएसहरू तपाईँको आएको थियो मैले पढिसकेको छु हामीसँग समय एकदमै कम छ भोलिदेखि कार्यक्रम अनुराग लन्च हुँदैछ तपाईँका मुक्तक र गजलहरूको साथमा र भावनाहरू अनु अनुरागहरू कार्यक्रम अनुरागको बारेमा थप जानकारीहरू म भोलि पनि राख्नेछु सबै र म आउनेछौँ त्योभन्दा अगाडि आज तपाईँको लागि यो प्रोमो बजाउँदैछु एकपटकको लागि तपाईँ सुनेर साथ दिनुहोला नसोच दिलमा तिम्रो तस्विर थिएन नसोच तिम्रो लागि गम्भीर थिएन तस्बिर पनि थियो गम्भीर पनि थिए तर तस्बिर पनि थियो गम्भीर पनि थिए तर हत्केलामा तिम्रो नामको लकिर थिएन न सोच तिम्रो लागि गम्भीर थिएन न सोच दिलमा तिम्रो तस्बिर थिएन शीतल पवनको छहारीमा बस्दा होस् या उकाली ओह्राली अनि भन्ज्याङ चौतारी गर्दा होस् मिलनमा होस् या बिछोडमा जीवनमा होस् या मृत्युमा हरेक पल उठ्छ सबैको मनमा भावनात्मक लहरहरूसँगै अविस्मरणीय प्रहरहरू तिनै प्रहरहरूलाई बिसाउने एउटै चौतारी कार्यक्रम अनुराग मुहान बिना पवित्र जल हुँदैन जसरी बोट बिना फल हुँदैन जहाँसुकै रहँ म जसरी नै रहँ नसम्झेको तिमीलाई फल हुँदैन जसरी बोट बिना फल हुँदैन मुहान बिना पवित्र जल हुँदैन हरेक बुधबार राति नौ पन्ध्रदेखि दस बजेसम्म सवि र चन्द्रको साथमा कार्यक्रम अनुराग तपाईँका गजल मुक्तक अनि भावनाहरूलाई समेट्नेछौँ एउटै थलोमा हजुर हामीले राख्यौँ कार्यक्रम अनुरागको प्रोमो तपाईँले युट्युब च्यानल सबै सौगातमा पनि हाम्रो कार्यक्रमहरूलाई सुन्न सक्नुहुन्छ र यो जानकारी मैले तपाईँलाई बारम्बार गरिरहेको छु आज तपाईँले मुटुदेखि मुटुसम्म विशेष कारणवश पुरा सुन्न पाउनुभएको छैन भने पनि म सकेसम्म आज नत्र भोलिसम्म म अपलोड भइसकेको हुनेछ यस ए बिआई सबी यस ए युजिएटी सबी सौगात भन्ने च्यानल छ त्यसमा गएर तपाईँले सर्च गर्न सक्नुहुन्छ अथवा मुटुदेखि मुटुसम्म सर्च गर्नुहोला कार्यक्रम मुटुदेखि मुटुसम्मको अन्तिममा छौँ हामी र यतिखेर तपाईँका केही एसएमएसहरू थपिसकेका छन् एसएमएसहरू लिन चाहन्छु हेलो चन्द्रजी इट्स मी चन्द्र बल भैँसे छबाट मेरो म्यासेज भन्नुपर्दा माई डियर कृष्णलाई miss you and love you so much भन्न भन्न चाहन्छु है चन्द्रजी गुड नाइट भन्नु भएको छ थ्याङ्क सो मच तपाईँकी एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा मि मिना तामाङ फ्रम नेवारपानी दादा मिलाई माई फ्रेन्ड राजले गिफ्ट गरेको रहेछ मलाई एकदमै मन पऱ्यो सो राजलाई थ्याङ्क्स अलट भन्न चाहन्छु ओके गुड नाइट भन्नुभएको छ राजजी एकदमै खुसी हुनुहुँदो रहेछ मिनाजी सदैव यसरी नै खुसी होला साथीहरूले गिफ्ट दिनुहुँदा साह्रै खुसी लाग्छ पनि आफ्नो मान्छेहरूले होइन अर्को एसएमएस गर्नुभएको छ सुप्रिया दुलालजीले भैँसेबाट मेरो एसएमएस सुशीलालाई आई लभ यु भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि सुप्रियाजी तपाईँको यो एसएमएस उहाँले पाइसक्नु भएको छ सायद सुशील लेख्नु भएको हो कि जस्तो पनि लाग्छ तपाईँले यस सुशीला लेख्नु भएको छ त्यही भएर मैले सुशीला पढेँ अर्को एसएमएस गर्नुभएको छ दादा टेक केयर गर्नु आफ्नो नि I miss you my all friend you are युआरए इट्समी सिमरन भन्नुभएको छ सिमरनजी थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि र अब भने मैले कार्यक्रमको बिट मान्नुपर्छ ज जसले एसएमएस गरिदिनु भयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद भन्दै तपाईँ र मेरो भेट भोलि सवा नौ बजे राति बुधबार राति सवा नौ बजे कार्यक्रम अनुरागमा हुने नै छ तबसम्मका लागि कार्यक्रमको यो बसाइबाट म तपाईँकै मनभित्रको साथी चन्द्र पनि छुटिन चाहन्छु हवस् त नमस्ते शुभरात्री